सुदूरपश्चिममा परिवार नियोजनका साधनको प्रयोग बढ्दो तिनको प्रयोग बढेसँगै गरौपतन गराउनेको संख्या घट्यो पिलर भत्किएको एक महिना बढी हुँदा पनि नेपाल भारत पुल सञ्चालनमा आउन सकेन स्थानीय जौलजीवी जान दत्तो नाका भएर जानुपर्ने बाध्यता डडेलधुराको भेटामा एउटा घरमा आगलागी हुँदा छ लाख भन्दा बढीको क्षति साक्षरता कक्षालाई प्राविधिक शिक्षासँग पनि जोड्न एक कार्यक्रमका सहभागीको सोझाव र सुदूरपश्चिमको प्रवेशद्वार छाडा चौपायले दुर्घटनाको उच्च जोखिममा प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा रेडियोनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु सुदूरपश्चिममा परिवार नियोजनका साधन प्रयोगकर्ताहरू बढेका छन् सरकारी तथ्याङ्क अनुसार परिवार नियोजन अपनाउनेहरू बढेसँगै गर्भपतनमा यसको सकारात्मक असर देखिएको छ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 स्वास्थ्य निर्देशक सिद्धराज भट्टले जानकारी दिनुभएको छ यहाँका नागरिकहरूले परिवार नियोजनका लागि कन्डम डिपो पिल्स इम्प्लान्ट लगायतका साधनहरू प्रयोग गर्न थालेपछि अनिश्चित गर्भ हुने क्रम कम भएसँगै गर्भवतन गराउनेको संख्या पनि घटेको उहाँको भनाइरहेको छ तथ्याङ्क अनुसार परिवार नियोजनका साधनहरूको सबैभन्दा बढी प्रयोगकर्ताहरू कैलालीमा रहेका छन् भने सबैभन्दा कम दार्चुलामा रहेका छन् जनचेतनाको अभाव र लजालुपनका कारण दार्चुलामा थोरैको संख्यामा परिवार नियोजनका साधन प्रयोगकर्ताहरू रहेको उहाँको बुझाइ छ यस्तै बाजरामा पनि प्रयोगकर्ताहरू कमै रहेका छन् दार्चुलाको उको गाविसको जौजुबी स्थित नेपाल भारत जोड्ने पुलको पिलर भत्किएको एक महिना बढ़ी बितिसक्दा पनि पुल सञ्चालनमा आउन सकेको छैन गत जेठ नौ गते भारतीय क्षेत्रको पिलर भत्किएपछि आवत जावत बन्द भएको हो पुल निर्माणको छ महिनामै भारतीय पट्टिको पुलको पिलर भत्किएको हो पुल निर्माणको जिम्मेवारी पाएको ठेकेदारले काममा लापरवाही गरिरहेको छ निर्माणको जिम्मा पाएको विष्ट निर्माण सेवाले काममा ढिलाइ गर्दा उकु डाँडाकोट लगायत आधा दर्जन गाविसका स्थानीयको जावत ठप्प भएको छ जौल जीविका व्यापारी जनकराज जोशीका अनुसार निकै लामो समय लगाएर निर्माण गरेको पुल भत्किएपछि व्यापार व्यवसाय ठप्प रहेको छ भारतीय बजारमा राखिएको आफ्नो पसल एक महिनादेखि बन्द रहेको उनले बताएका छन् पसल खोल्नको लागि दत्तो हुँदै बालुवाकोटबाट जौलजीवी जानुपर्ने अवस्था रहेको उनले बताएका छन् मंगिर पहिलो साता मात्र सञ्चालनमा आएको पुलको भारततर्फको पिलर मुनिको टेवा पर्खाल भत्किएको हो पर्खाल भत्किएदेखि पुलमा आवत जावत छैन पुलको पर्खाल निर्माणको जिम्मेवारी पाएको ठेकेदारले काममा एकजना मिस्त्री मात्र प्रयोग गरेको जोशीको भनाइरहेको छ एकजना मिस्त्रीले कहिलेसम्म काम गर्ने हो कहिले सम्पन्न गर्ने हो थाहा छैन ढुङ्गा बोक्ने कामदार भने दस बाह्रजना मात्र दस बाह्रजना प्रयोग गरेको छ तर पर्खालको लागि ढुङ्गा पाउने समस्या छ दुई हजार सत्री असारको बाढ़ीले नेपाल भारत जोड्ने उक्त झोलंगे पुल बगाएको हो पुलमा आवत जावत बन्द भएपछि अहिले स्थानीय उकुबाट दत्तोसम्मको यात्रा गर्दै भारत जाने गर्दछन् त्यहाँका स्थानीय अधिकांश कारोबार भारतमै हुने गरेको जोशीको भनाइ छ उनले दैनिक प्रयोग हुने नुन तेलदेखि साबुन चिनी भारतीय प्रयोग हुने गरेको बताउँदै नेपालको बाटो पक्की नभइसकेकाले ठाउँ ठाउँमा पहिरो जाने डर रहेको बताएका छन्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 तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा रेडियोनिटी डट कम डट एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ हाल नेपालका विभिन्न जिल्लामा सञ्चालन भइरहेको साक्षरता कक्षालाई प्राविधिक शिक्षासँग पनि जोड्न एक कार्यक्रमका सहभागीहरूले सुझाएका छनृ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 साथै कार्यक्रममा सहभागीहरूले खुल्ला तर्फको कक्षा आठको बोर्ड परीक्षाको मूल्याङ्कनलाई सामान्यतर्फको भन्दा लचिलो बनाउनु पर्ने पनि बताएका थिए उनीहरूले खुल्ला शिक्षाका पाठ्य पुस्तक परिमार्जन गर्नुपर्नेमा समेत आवाज उठाएका थिए जिल्ला शिक्षा कार्यालय डडेलधुराको संयोजनमा हिजो डडेलधुरामा जिल्ला स्तरीय कार्यक्रम सम्पन्न गरेको अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुरले आज डोटीको दिपालमा क्षेत्रीय स्तरको गोष्ठी सञ्चालन गर्नेछ सुदूरपश्चिमको प्रवेशद्वार लम्की बजार छाडा पशु चोपाएका कारण सड़क दुर्घटनाको उच्च जोखिममा रहेको छ बजार क्षेत्रमा छाडा पशु सफाले अखडा जमाएर बस्दा दुर्घटनाको जोखिम बढ्दै गइरहेको छ भने बजार क्षेत्रको सुन्दरता समेत हराउन थालेपछि बजार क्षेत्र कुरूप बन्दै गइरहेको छ छाडा पशु चौपाले गर्दा लम्की बजारमा दिनानुदिन दुर्घटना भइरहेका छन् भने छाडा पशु चौपाले मान्छेहरूलाई लखेड्दै हानेपछि केही समय अगाडि एकजनाको ज्यान समेत गइसकेको छ लम्कीजुहार नगरपालिकाले बजार क्षेत्रको सरसफाई र छाडा पशुको व्यवस्थापनमा कुनै चासो नदेखाएको स्थानीयको आरोप छ एक समयमा लम्की क्षेत्रका छाडा पशु र बजार सरसफाई गर्न भनी लम्कीमा लम्की चुहा सांगीतिक महोत्सवको पनि आयोजना गरियो तर महोत्सव सकिएपछि छाडा पशु सफाएर बजार सरसफाई गर्न कसैको ध्यान नगएपछि पैसा कमाउन पो महोत्सव आयोजना गरिएको रहेछ भन्ने आरोप नगरवासीको छ लम्की बजार जंगल क्षेत्रको नजिक भएकाले पनि यसको नियन्त्रण गर्न कठिन भएको र बजारको सरसफाईका लागि लम्की चुहा उद्योग वाणिज्य संघले लम्की चुहा नगरपालिकालाई ज्ञापन पत्र बुझाइसकेकाले नगरपालिकालाई नै जिम्मा लिनुपर्ने उद्योग वाणिज्य संघकी सुशीला साईले बताउनु भएको छ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 किसानहरू बिहानदेखि साँझसम्म खेतमै धान रोपाई गर्नमै व्यस्त देखिन्छन् यस वर्ष समयमै मनसून वर्षा शुरू भएपछि नहरको सिंचाई नहुने खेतीयोग्य जमिनमा समयमै रोपाई गर्न पाएकोमा किसानहरू हर्षित भएका छन् जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश भागमा अहिले पनि परम्परागत शैलीमा गोरूले नै रोपाई गर्ने गरेको पाइन्छ भने कृषिमा आधुनिकीकरण भएसँगै आधुनिक कृषि यन्त्रको प्रयोग पनि बढ्दै गरिएको छ नहरको सिंचाई सुविधा भएको क्षेत्रमा असार पहिलो सातादेखि रोपाई गर्ने चटारो बढ्ने गरिन्छ भने भने सिंचाई सुविधा नभएको क्षेत्रमा साउन अन्तिम सातासम्म पनि रोपाई गरिन्छ कञ्चनपुरमा अडचालिस हजार सात सय छ्यानब्बे हेक्टर क्षेत्रफलमा धान रोपाई गरिन्छ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 सहयोग पुर्याउने सजिलो होस् भन्नको लागि पचास प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराउने जनाए पनि माग नआउने गरेको वरिष्ठ कृषि विकास अधिकृत शर्माले बताउनु भएको छ कञ्चनपुरमा यस वर्ष लागू औषध प्रयोगकर्ताको संख्यामा कमी आएको छ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 सुदूरपश्चिममा परिवार नियोजनका साधनको प्रयोग बढ्दो तिनको प्रयोग बढेसँगै गर्भपतन गराउनेको संख्या घट्यो पिलर भत्किएको एक महिना बढी हुँदा पनि नेपाल भारत पुल सञ्चालनमा आउन सकेन स्थानीय जौलजीवी जान दत्तु नाका भएर जानुपर्ने बाध्यता डडेलधुराको भेटमा एउटा घरमा आग लागि हुँदा छ लाख भन्दा बढीको क्षति साक्षरता कक्षालाई प्राविधिक शिक्षासँग पनि जोड्न एक कार्यक्रमका सहभागीहरूको सुझाव